भौतिक प्रगति अन्ठानब्बे प्रतिशत भएको छ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ऊर्जा मन्त्री जनार्दन शर्मा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घेसिङ लगायतले स्थलगत निरीक्षण गरी आयोजनाको काम तोकिएको समयभन्दा शीघ्र सम्पन्न गर्न निर्देशन दिएपछि आयोजनाले गति लिएको हो आयोजना सन् दुई हजार सत्रको अन्त्यमा सम्पन्न गर्ने गरी नयाँ कार्यतालिका तय गरिएको छ आयोजनाले भने तोकिएको समयभन्दा दुई महिना पहिल्यै निर्माण सम्पन्न गर्ने गरी तयारी गरेको छ सात पटक भेरिएसन गरिएको आयोजनाको सम्बन्धमा राष्ट्रिय रूपमा चर्चा परिचर्चा मात्रै नभई अख्तियार दुर्पग अनुसन्धान आयोग संसदको सार्वजनिक लेखा समितिमा समेत छलफल भएको थियो छलफलका क्रममा आयोजनाको सम्बन्धमा भए गरेका गलत कामको उचित छानबिन गर्ने दोषी उप कार्यवाही गर्ने सहमति भएपछि निर्माण प्रक्रियाले गति लिएको हो आयोजनाका प्रमुख अजय कुमार दहालका अनुसार खुम्सिएको सुरुङ निर्माण प्रक्रिया प्रक्रिया सम्पन्न अन्तिम चरणमा पुगेको छ कुल छब्बीस मिटर सुरुङ मात्रै पुननिर्माण गर्न बाँकी रहेको छ दुई सय बत्तीस मिटर सुरुङ खुम्चिएकोमा अरू पुननिर्माण भइसकेको छ आयोजना स्थलमा रहेका उपप्रबन्धक पुष्पराज जोशीका अनुसार आयोजनामा हाल चिनिया र नेपाली कामदारले दैनिक अठार घण्टा काम गरिरहेका छन् ऊर्जा मन्त्रालयले गत बाइस सेप्टेम्बरमा नयाँ कार्यसूची दिई सन् दुई हजार सत्रको डिसेम्बरमा आयोजना सम्पन्न गर्ने तयारी गरेको हो कुम्चिएको बाँकी रहेको सुरुङ सम्पन्न यसै महिनाभित्रै हुने गरी तयारी गरिएको आयोजना प्रमुख दाहालले बताएका छन् समयमै काम सम्पन्न नहुँदा आयोजनालाई हालसम्म रू दुई अर्ब बढ़ी कमाई घाटा भएको छ प्रसारण लाइन यसअघि नै निर्माण सम्पन्न भए पनि हावाहुरीका कारण डोटी र कैलालीमा चारवटा टावर प्रसारण लाइनमा क्षति पुगेको छ प्रसारण लाइनको सीमाभन्दा बाहिर रहेका सल्लाहको रूख ढलेर प्रसारण लाइनमा क्षति पुर्याएपछि वन विभागसँग समन्वय गरेर रूख काट्ने स्वीकृति लिने कार्य जारी रहेको आयोजना प्रमुख दाहालले बताएका छन् दसवटा रूख काट्न पनि मन्त्री परिषदले स्वीकृति दिनुपर्ने भएकाले केही दिन लाग्ने देखिएको छ भारतीय पक्षले नेपाल भारत सीमामा रहेको त्विन झिकेको छ भारतीय सुरक्षाकर्मीले दार्चुलाको सीमा नदी महाकालीमाथि रहेको अस्थायी तुइन झिकेको हो भारतको उत्तराखण्डमा फागुन चार गति हुने विधानसभा निर्वाचनलाई लक्षित गरेर तुइन झिकिएपछि भारतीय बजारमा निर्भर दार्चुला सदनका का स्थानीयलाई आवत जावतमा शास्ति भएको छ सदरमुकाम खलङ्गा आवत जावत गर्न तुइनकै सहारा चाहिन्छ सबै तुइन काटेपछि दैनिक उपभोग्य सामग्री ल्याउन पनि कठिनाई भएको दो क्षेत्रका स्थानीयले गुनासो गरेका छन् अहिले तुइन काटिँदा ठूलो दुःख भोग्नु परेको उतिका स्थानीय रघुवीर सिंह भण्डारीले बताएका छन् दिउँसो सीमावर्ती बजारमा मजदुरी गरेर साँझका लागि चामल जोहो गर्ने त्यहाँका अधिकांश बासिन्दाहरू समस्यामा परेको उनले बताएका छन् सीमा पारेको भारतीय क्षेत्रमा त्यहाँका सुरक्षाकर्मीले नियमित बाक्लो गस्ती गरिरहेका छन् चोलङ्गे पुल रहेका खलङ्गा जोलजीवी र दत्तुनाकामा भने सुरक्षा जाँचमा कडाई गरिएको छ प्रदेशीय सीमा क्षेत्र भएकाले अन्यत्रको तुलनामा सुरक्षा संवेदनशीलता बढ़िरहेकाले त्यही अनुरूप सतर्कता बढ़ाइएको भारतीय सुरक्षाकर्मीहरूले जनाएका छन् दोङ क्षेत्रका ब्यास राप्ला सुनसेरा धौलाकोट र हुती लगायत गाविसमा उब्जनी कम हुने भएकाले खाद्यान्नका लागि भारतीय बजारमा निर्भर रहनुपर्ने बाध्यता छ यसअघि निर्वाचन आसपास केही दिन मात्र सीमामा कडाई गर्ने भनिए पनि बीस दिन अघिदेखि नै सुरक्षामा कडाई गरिएको स्थानीयले बताएका छन् दार्चुला सदरमुकाम खलङ्गा स्थित पुलघाटको नेपाल भारत जोड्ने झोलङ्गी पुलमा भारतीय सीमा सुरक्षा बल एसएसबीले तालिम प्राप्त कुकुर प्रयोग गरेर जाँचमा कडाई गरेको छ दत्तु र जलजीवीमा पनि खान तलासी बढाइएको छ निर्वाचन अवधिमा नेपाल भारत सीमा बहत्तर घण्टा बन्द गर्ने सहमति भइसकेको छ नेपाल भारत दुवै देशका अधिकारीबीच बिरामी आवत जावत र अत्यावश्यक कामका लागि आपसी समन्वयमा नाका खोल्न सकिने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वासु कोइरालाले जानकारी दिएका छन् बैतडीको दक्षिणी पञ्चेश्वर स्थित डुग्री खान माविमा शिक्षक कर्मचारी भर्ना विवाद उल्टिएपछि विद्यालयमा ताला लगाउँदा पन्ध्र दिनदेखि पठन पाठन ठप्प छ विवादकै कारण शिक्षकहरूले पढाउन छोडेर ताला लगाएपछि पढाइ प्रभावित भएको हो वार्षिक परीक्षाको मुखैमा पढाइ प्रभावित भएपछि विद्यार्थी मर्कामा परेका छन् तालाबन्दीसँगै शिक्षकहरूले प्रधानाध्यापकको राजीनामा मागेका छन् विद्यालयले नियुक्ति गरेका शिक्षक र लेखापालका विषयमा विवाद चुलिएपछि पढाइ अवरुद्ध भएको हो व्यवस्थापन समितिले भर्ना गरेका तीनजना शिक्षकलाई प्रधानाध्यापकले बिना प्रक्रिया भर्ना गरेको भन्दै अख्तियारमा उज्री परेपछि शिक्षा कार्यालयको पत्र अनुसार ती अस्थायी शिक्षकलाई पदमुक्त गरिदा विवाद उत्पन्न भएको हो कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर स्थित कञ्चन विद्या मन्दिर सामुदायिक कलेजमा हिजो बिहान अज्ञात समूहले आगो लगाएको छ बिहान तीन बजेको समयमा कलेजको लेखा शाखामा आगो लगाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ विद्यालयका चौकीदार दिलबहादुर चौधरीलाई कोठामा थुनेर आगो लगाएर भागेको विद्यालय प्रशासनले जनाएको छ आगलागीबाट लेखा शाखाका सम्पूर्ण प्रमाण जलेर नष्ट भएको जनाइएको छ लेखामा रहेको अत्यावश्यक सम्पूर्ण विवरण पनि नष्ट भएका छन् कञ्चन विद्या मन्दिर सामुदायिक कलेजका प्रमुख डाक्टर राजकुमार साउदले विक्रमसम्म दुई हजार छत्तिस सालदेखि दुई हजार त्रिहत्तर साल माघ मसन्तसम्मका सबै प्रमाण नष्ट भएको जानकारी दिएका छन् भारतको मुम्बईबाट घर फर्किने क्रममा छाम पायल गाविस घर भई हाल अत्तरीय नगरपालिकातिर बस्ने युवक वीरेन्द्र खत्री बाटोबाटै सम्पर्कविहीन भएका छन् यही माघ एक्काइस गते खत्री घर फर्कने क्रममा बाटोमा पर्ने भारतको लखिमपुर पुगेपछि आफू घर आउँछु भन्ने जानकारी दिउँसो फोन मार्फत घर परिवारलाई दिएकोमा त्यसपछि भने सम्पर्कविहीन भएको खत्रीका परिवारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब परीक्षक वीरबहादुर बुढा मगरले जानकारी दिएका छन् धर्मखत्रीका तेइस वर्षीय छोरा वीरेन्द्रलाई फेला पार्नु हुनेले नजिकको प्रहरी कार्यालय वा आफन्तलाई जानकारी गराइदिन जिल्ला प्रहरी कार्यालयले अनुरोध समेत गरेको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई युनिटी खबर सुनिरहनु भएको छ बैतडीको विशालपुरलाई हिजो एक कार्यक्रमका बीच जिल्लाको चौथो पूर्ण संस्थागत सुत्केरी गाविस घोषणा गरिएको छ विशालपुरमा रहेका त्रियासी गर्भवती महिलाले पूर्ण संस्थागत सुत्केरीका सबै मापदण्ड पूरा गरेको पाइएपछि पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको हो सबै गर्भवती महिलाले सुरक्षित रूपमै स्वास्थ्य संस्थामा बच्चा जन्माएको चार पटक नेपाल सरकारको प्रोटोकल अनुसार गर्भजाँच विश्वास गराएको खोप लगाएको गर्भवती महिलाले आइरन चक्की खाएको सुत्केरी पश्चात महिलाहरूले कम्तीमा तीनपटक जाँच गराएको लगायतका सूचकहरू पूरा भएपछि विशालपुरलाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको विशालपुर स्वास्थ्य चौकीले जनाएको छ यसअघि जिल्लाका कुलाउ हाट कुवाकोट गाविस तथा साबेको सकार गाविस तथा हालको पाटन नगरपालिकाको वडा नम्बर एक र दुई र दशरथ नगरपालिकाको वडा नम्बर पाँच पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका छन् बैतडीको मल्लादेही र कोटिला गाविसका दुईवटामा खानी तथा भूगर्भ विभागले गरेको अध्ययनपछि मल्लादेहीको काली ढुङ्गामा फलाम खानी रहेको प्रमाणित भएको छ खानी विभागका दुईजना भूगर्भविदले गरेको अध्ययन अनुसार मल्लादेहीमा सयौं वर्ष पहिले पनि फलाम निकालिएको र त्यहाँ फलाम खानी रहेको प्रमाणित गरेका हुन् अध्ययनका क्रममा कालीढुङ्गा क्षेत्रमा पुग्दा खानी विभागका भूगर्भविद सन्तोष ढकालले एक ठाउँमा देखा परेको चट्टानमा फलाम भएको कुरा तत्काल परीक्षण गरेर देखाउनुभयो रङको चट्टानमा चुम्बक राख्दा फलाम तानिएकाले त्यहाँ फलाम रहेको ढकालले बताएका छन् दुई दिनको प्रारम्भिक अध्ययनपछि फलाम खानी भएको प्रमाणित गरेर त्यस क्षेत्रको अन्य चट्टानको अध्ययनमा टोली लागेको विभागकारका भूगर्भविद प्रकाश पोखरेलले बताएका छन् अहिले फलाम निकाल्न प्रयोग भएका धेरै खाडल प्रयोगविहीन अवस्थामा रहेका छन् ती खाडलहरूबाट आजभन्दा झण्डै पचास वर्ष अघिसम्म बैतरेको मल्लादेहीमा कुनै यान्त्रिक प्रयोग बिना हातैले उत्खनन गरेर फला उत्पादन गरिएको कुरा अहिलेसम्म सुन्नमा मात्रै आएको थियो भूगर्भविदले यो क्षेत्रमा खानिरहेको प्रमाणित भए पनि कच्चा पदार्थको मात्रा कति छ भन्ने अर्को विस्तृत अध्ययनपछि मात्र थाहा हुने बताएका छन् खानी विभागले तीन वर्ष योजना अनुसार विभिन्न चरणका अध्ययन गर्ने लक्ष्य लिएकाले अर्को वर्ष यस क्षेत्रको जमिन मुनिको फलामको मात्रा पनि थाहा हुने दावी गरेका छन् खानीको विभागको अध्ययनपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् डडेलधुवाको ऐतिहासिक तथा प्रमुख पर्यटकीय स्थल जेमेरकोट पुग्ने सड़क निर्माण शुरू भएको बीस वर्ष भइसकेको छ विक्रमसम्म दुई हजार त्रिपन्न सालदेखि निर्माण शुरू गरिएको सड़कको अहिलेसम्म मात्र नौ किलोमिटर काम सम्पन्न भएको छ पर्याप्त बजेट नहुँदा सड़क निर्माणको काममा ढिलाइ हुँदै गएको हो अझै कोट पुग्ने सड़क निर्माण गर्न थालिएको बीस वर्ष भए पनि नौ किलोमिटर मात्र बनेको छ अझै कोटलाई पर्यटकीय स्थल बनाउन सड़क सञ्जालले जोड्ने भन्दै सरकारले वार्षिक दुई चार लाख रुपियाँ मात्रै विनियोजन गर्ने गरेको छ सरकारले विनियोजन गरेको रकम अप्रो हुँदा सड़क निर्माणमा ढिलाइ भएको गुनासो स्थानीयको छ अझै कोट पुग्ने अठार किलोमिटर सड़क निर्माणका लागि सरकारले दुई हजार त्रिपन्न सालदेखि अहिलेसम्म करिब एक करोड़ रुपियाँ मात्र रकम विनियोजन गरेको छ त्यसमध्ये नौ किलोमिटर सड़क भनी खनिएको छ त्यसमा पनि करिब पाँच किलोमिटर सड़कमा मात्र यातायात सञ्चालन गर्न सकिनेछ निर्माण भएको सड़क पनि खाल्डाखुल्डी बढी भएकाले सवारी सञ्चालन गर्न कठिनाई भएको छ जिल्लाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने यो सड़क निर्माणमा सरकारले व्यवस्था गरेको स्थानीयको आरोप रहेको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित पाँचवटा घटना तथा दुर्घटनाहरू भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ बैतडीमा हिजो साँझ ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् महाकाली राजमार्ग अन्तर्गत पञ्चुनया नयाँ सदबाज सड़क खण्ड अन्तर्गत सित्तर दुई समतडीमा नातिन ख सन्ताउन्न तेइस नम्बरको ट्रक दुर्घटना हुँदा मृत्यु हुनेमा ट्रकका सहचालक श्रीकोट तिनका अन्दाजी उन्नाइस वर्षीय किशोर सिंह ऐरी रहेका छन् गम्भीर घाइते भएका ऐरीको उपचारका लागि धनगढ़ी लैजाँदै गर्दा बैतडीको सदमाज पुग्दा बाटोमै ज्यान गएको हो यस्तै ट्रक चालक बैतडी श्रीकोट चारका अन्दाजी चौबिस वर्षीय मोहनराज जोशी र श्रीकोट चारका एक्काइस वर्षीय सागर चन्द गम्भीर घाइते भएका छन् गम्भीर घाइते दुवैजनाको बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागि धनगढ़ी रेफर गरिएको प्रहरले जनाएको छ यस्तै राति नौ बजे कैलालीमा रोकिराखेको ट्राक्टरलाई मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ पहलमानपुरमा भएको उक्त घटनामा मसुरिया नौ बस्ने गणेश चौधरीको घटनास्थलमै ज्यान गएको हो यस्तै राति आठ बजी